नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहार सँगसँगै इन्टरनेट अनलाइनको W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ कार्यक्रम रोजैमा लोक भाकाको यो बसाइ सुन्न सक्नुहुन्छ सदाक जस्तै आज पनि तपाईँको माझमा तपाईँका रोजैका लोक भाकाहरू बजाउनका लागि हामी उपस्थित भइसकेका छौँ प्रविधिबाट मित्र रिजेन्द्र राज अनि म तपाईँकै आफ्नै लोक भाकाको सहयात्री सुभाष ठकाल हामी कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा छौँ र तपाईँलाई पनि आफ्ना रोजाइका भाकाहरू सुन्न मन लागेको छ अनि तपाईँका आफ्ना आफन्तलाई सुनाउन मन लागेको छ भने तपाईँ कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ अनि आफ्ना रोजाइका लोक भाकाहरू आफ्ना आफन्त आफ्ना साथीभाइ आफ्ना छरछिमेक आफ्ना इष्टमित्र पनि आफूले सुन्न सक्नुहुन्छ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँ यतिखेर चाहिँ खाजा बनाउँदै तर बनाउने तर्खरमा हुनुहुन्छ होला अथवा कोही केही गर्दै कोही केही गर्दै हुनुहुन्छ होला जुन जो अवस्थामा भए तापनि कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायलाई सुनिरहनु भएको छ मनोरञ्जन लिइरहनु भएको छ र हामीले तपाईँलाई पनि विभिन्न रमाइला रमाइला मार्मिक मार्मिक खाले भाकाहरू तपाईँलाई सुनाउँछौँ हामी र यतिखेर एउटा भाका तपाईँको माझमा हामी राख्नै पर्छ तपाईँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच पचास त्रिसठी तिन सय तेत्तिसको बाटो भएर आउँदै गर्नुहोस् यतिखेर भने तपाईँको लागि यो रमाइलो भाका हामी राख्दैछौँ यदमा रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रो यादमा हराउँदा सासै ठुनिन्छ झस्किएर आतिँदै फोनानेको तै पनि कम्की दिदीको आवाज सुनिन्छ रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रो यादमा हराउँदा सासै थोनिन्छ झस्किएर आतिनै नै तै पनि टेलिकम दिदीको आवाज सुनिन्छ कम्की दिदीको आवाज सुनिन्छ तिम्रै यादमा हराउँदा सासै थोनिन्छ झस्किएर तैपनि फोन हानेको टेलिकमको दिदीको आवाज सुनिन्छ अहिलेको परिवेश अहिलेको नेटवर्कको कारणले गर्दा पनि यस्तो भइराखेको अवस्था छ आफ्नो मायालुलाई फोन हान्यो आफ्नो आफन्त साथीभाइलाई फोन हान्यो तैपनि के गर्ने नेटवर्क बिजी छ भनेर उताबाट फ्याट्ट बोल्दाखेरि कत्तिको मन रुन्छ यस्तै यस्तै शब्दहरू बटुलिएको भाका थियो अलिकति मार्मिक भाका पनि थियो वसन्त थापा अनि पुण्डकला विशीको स्वरमा रहेको यो भाका हामी तपाईँको माझमा राख्यौँ कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा छौँ कोही मित्र हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्कार नमस्ते हेलो दादा नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि मकवानपुरदेखि देवराज मगर देलराज भन्नुभयो देवराज देवराज देवराज हजुर देवराजजी हजुर के गर्नुहुन्छ तपाईँ घरतिर बसी बसाइ हो दाजु घरतिरै बसी बसा हो है अनि दिनचर्याहरू कसरी बितिराखेको छ देवराजको त्यस्तै हो दाजु <laughs> केही पनि छैन खासै केही पनि छैन है हजुर अनि आज कुन भाका रोज्नका लागि आउनु भएको छ मैले दाजुलाई भनिसकेको छु भनिसक्नु भएको छ है हजुर त्यो तपाईँले रोज्नु भएको भाका क कसलाई सुनाउन चाहनुहुन्छ देवराज टेक्निसियन दादालाई हजुरलाई अनि जो जसले फोन गर्नुहुन्छ उहाँहरू सबैजनालाई अनि चिने नचिने सम्पूर्णलाई सम्पूर्णलाई हुन्छ देवराज कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते देवराजजी हुनुहुन्थ्यो मकवानपुरदेखि कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा छौँ तपाईँसँगै भलाकुसारी गरिराखेका छौँ कोही मित्र फेरि पनि आइसक्नु भएको छ भनेर मलाई सङ्केत मिलेको छ देवराजजीले रोज्नु भएको भाकालाई आफ्नो सहमतिमा पार्दै आउनुभएको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को होला तपाईँकै आवाजबाट सुन्न पाउँदाखेरि अलि अझै मजा आउँथ्यो कि दुर्गा सापकोटा कान्छे अनि दुर्गाजी के छ तपाईँको खबर भन्नुहोस् हाम्रो पनि एकदम ठिकठाक छ अनि दिनचर्याहरू कसरी बितिराखेको छ दुर्गाको ठिकै छ दाजु गाउँतिर गर्थेँ घरतिर गएर आज आएको ठिकै छ रमाइलो बितेछ भनेपछि समग्रमा रमाइलो छ जिन्दगी है अनि खाजा खानुभयो दुर्गा हामीले पनि खाइसक्यौँ अनि आज चाहिँ आफ्नो सहमति जनाउँदै आउनु भएको छ को कोलाई सुनाउन चाहनुहुन्छ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 सेक्लै भएको बेलामा आँसु मै देखिन्छे आँसु मै देखिन्छे हेर्छु भन्छु छिनभरमै छेकिन्छे पिर परेरको बेलामा सबको हाँस्नै आँसु कसलास एक्लै भएको बेलामा सबको सामु नखास्नै आँसु कसलास एक्लै भएको बेलामा रोक्छु भन्छु सबको सामु नखस्ला स्यासु खस्ला सेक्लै भएको बेलामा कार्यक्रम रजैमा लोक भाकाको व्यवसायमा छौँ तपाईँसँगै तपाईँका रजैका भाकाहरू हामी बजाइराखेका छौँ यदि तपाईँलाई पनि आउन मन लागेको छ रजैमा लोक भाकाको व्यवसायमा अनि आफ्ना रजैका भाकाहरू सुन्न मन लागेको छ सुनाउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ हामीले तपाईँ आउने दुईवटा बाटो खुल्ला राखेका छौँ प्रविधिमा राज अनि रिजन हुनुहुन्छ अनि तपाईँको आफ्नै लोक भाकाको सहयात्री सुभाष ढकाल तपाईँसँगै रहिराखेको छु तपाईँ आउँदै गर्नुहोस् यतिखेर कोही मित्र हुनुहुन्छ म स्वागत गर्छु नमस्ते हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म पर्सादेखिबाट चिन्नुपर्ने हुन्छ तपाईँले दिनेशजी बोल्दै हुनुहुन्छ हजुर म एटिट्युडबाट दिनेश परियार बोल्दैछु दिनेशजी के छ तपाईँको खबर भन्नुहोस् सबै ठिकठाक छ तपाईँको रेडियो सुनिरहेको छौँ अहिले क्लास थिएन एकछिनपछि क्लास छ अब धेरै माया गर्नुहुन्छ धेरै खुसी लाग्छ दिनेशजी है हजुर एकदमै अनि खाजा खानुभयो खाजा भर्खरै खाइसकियो अनि हजुरले खानुभयो त एकदम हामीले पनि खाइसक्यौँ अनि दिनचर्याहरू कसरी बितिराखेको छ दिनेशको दिनचर्या दिनभरि अफिसतिर बसिन्छ फुर्सदको समयमा अलिकति मनोरञ्जनको लागि रेडियो सुनिन्छ रेडियो अर्पण सबैको प्रिय अर्पण त्यही त मैले भनि भनिराखेको छु धेरै माया गर्नुहुन्छ हामीलाई धेरै खुसी लाग्छ आगामी दिनहरूमा पनि यस्तै माया गर्नुहोस् दिनेशजी है हामी यहाँ जबसम्म रहन्छ तबसम्म रेडियो सँगसँगै रहन्छ अनि आज कुन भाका आफ्नो रजाइमा पार्नु भएको छ त दिनेशले आज मैले तडपी तडपी रुनेको भन्ने गीत चाहिँ रजाइमा पारेको छु ओहो तडपी तडपी रुनेको हजुर भनेपछि हाम्रो दिनेशलाई पनि सम्झेर कोही तडपेर रोएको त छैन मलाई सम्झेर रुने त नि तर म म चाहिँ छैन भनेपछि रुने धेरै हुन्छन् तर म चाहिँ रोएको छैन भनेर खोज्नु भएको है हजुर हजुर म त एकदम ह्याप्पी छु त्यही त मन पराउने धेरै भेटिन्छन् जुनै काट्ने एउटै मात्र <laughs> अनि यो भाका कसलाई सुनाउन चाहनुहुन्छ दिनेशले यो भाका हाम्रो यहाँ सँगै रहनु भएको मिस सरिता स्याङताङलाई सुनाउन चाहन्छु सबैभन्दा पहिला अनि दोस्रो नम्बरमा चाहिँ आर स्क्वायरलाई सुनाउन चाहन्छु आर स्क्वायर भनेर बुझ्नुहुन्छ हामीले नबुझे पनि बुझ्नेले बुझेपछि त भइगयो त होइन आर स्क्वायर भनेको एकजना रिजन त अर्को आर ए ए भन्नुहोस् हाँसिरहनु भएको छ उताबाट पनि अनि आर स्क्वायर हो उहाँहरू दुईजना अनि त्यसपछि अनि त्यसपछि तपाईँको सुभाष हाल्नुभयो अनि समग्र रेडियो अर्पण सबैलाई सुनाउन चाहन्छु र विशेष गरेर मेरो घर परिवार अनि दुर्गा त्यसपछि सोदिन्ता मेरो बुवा आमा दिदी भाइ बहिनी अनि मेरो प्रिय साथी निश्चल राई त्यसपछि मलाई दिनेश परियार अर्थात् डिपी सर भनेर चिन्ने सम्पूर्ण साथीलाई विद्यार्थीलाई शुभचिन्तक आफन्त सबैलाई रेडियो जो जसले सुन्नु भएको छ र आजको तपाईँको कार्यक्रममा आउने सम्पूर्ण कलर्सहरूलाई र रेडियो सुन्ने सबैलाई सबैलाई है हुन्छ दिनेश आउनुभयो आगामी दिनहरूमा पनि यस्तै गरी सहभागिता जनाउँदै गर्नुहोस् माया गर्दै गर्नुहोस् कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते नमस्ते दिनेश परियार हुनुहुन्थ्यो पर्सादेखि एटिट्युड मल्टिट्रेनिङ एकाडेमीबाट कोही मित्र यही भाकालाई चाहिँ आफ्नो रोजाइमा आफ्नो सहमतिमा पार्दै आउनु भएको छ म स्वागत गर्छु नमस्ते, नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि प्रसन्ना कार्की कार्की हजुर प्रसन्नाजी हजुर के छ तपाईँको खबर सब छ हजुरको नि हाम्रो पनि एकदम ठिकठाक छ दिनचर्याहरू कसरी बितिराखेको छ प्रसन्नाको हजुर ठिकै ठिकठाकै छ है अनि प्रसन्नाले खाजा खानुभयो अब एकछिनपछि एकछिनपछि खाने है आज चाहिँ तडपी तडपी रुन परेको छ भन्ने भाका चाहिँ दिनेशजीले रोज्नु भएको भाकालाई आफ्नो सहमतिमा पार्दै आउनु भएको छ प्रसना कसलाई सुनाउन चाहनुहुन्छ यो भाका धन्यवाद घर परिवार मेरो साथीहरू एकताको सबैलाई सबैलाई है हुन्छ प्रसना आउनुभयो आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते la la छोरी मलाई छोडी जाने तिम्रै झल्को सम्झना पल पल तडपी तडपी रोनेको छ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 हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ लौ त साथी हो यही राजमार्गमा हामीले पुल निर्माण गर्ने भयौँ यही नक्सा अनुसार पुल निर्माण गर्नुहोला कि कसो ठेकदार साहब पुल निर्माण त गरिएला इन्जिनियर साहब तर एक साब हेक्टर बुलडोजर ट्र्याक्टर पनि त आवश्यक पर्छ त्यति मात्र कहाँ हो र ढुङ्गा बालुवा इटा पनि त चाहिन्छ होला लौ यसको बारेमा तपाईँ चिन्ता नगर्नुहोस् न यी सबैको व्यवस्था सुवेदी बिल्डर्सबाट मैले पहिले नै व्यवस्था गरिसकेका छु हजुर एक्साभेटर जेसिबी बुलडोजर ट्र्याक्टर र ट्रक भाडामा पाउनुका साथै ढुङ्गा इटा बालुवा चाहिएमा हामीलाई सम्झनुहोला सम्पर्क सुवेदी बिल्डर्स रनपा नौ चितवन प्रोपराइटर सेवक सुवेदी मोबाइल अन्ठानब्बे पाँच पचास छप्पन्न चार सय चौसठी अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर सात सय चार अन्ठानब्बे चार त्रिपन्न छप्पन्न सात सय अडसठी हेलो बोल्दिन तिमीसँग ओ नरिसाउ न आज तिम्रो लागि युनिक सरप्राइज छ कि के युनिक सरप्राइज सुन न तिमी र म आज चन्द्र युनिक कटेजमा खाजा खान जाने हुन्छ ओ रियली थ्याङ्क यू हो मायालुको खुसी अनि स्वादिष्ट खाजाको लागि Chandra unique cottage and restaurant is the best स्वच्छ सफा हरियाली बाथरुममा हाँसको मासु चिकन रोस्ट तास मम चाउमिन खाजा नास्ता र ब्रेकफास्टको लागि कफी चियाको व्यवस्था रहेको छ नि साथै बर्थडे पार्टीको लागि पनि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 यतिखेर कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायलाई दुईवटा माध्यमद्वारा सुन्न सक्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम रोजैमा लोक भाकाको व्यवसाय हामी तपाईँसँगै उपस्थित हुन्छौँ तपाईँका रोजाइका लोक भाकाहरू बजाउनका लागि यसो त गीत सङ्गीत हाम्रो मनमुटुमा बस्न सफल भइसकेको छ अझ भन्नुपर्दाखेरि रमाइला रमाइला लोक भाकाहरू त्यस्तै मार्मिक मार्मिक खाले लोक भाकाहरू हाम्रो मन मस्तिष्कमा बसिराखेको छ कमसेकम पनि लोकभाकाहरू बज्दाखेरि हामीलाई आफ्नै घरमा अथवा जुनसुकै अवस्थामा भए तापनि नाचम नाचम लाग्छ जस्तो सुखै दुःख अथवा जस्तो सुकै परिस्थितिमा पनि हाँस्न मन लाग्छ कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा छौँ त्यसै त हामी तपाईँसँग तपाईँका रमाइला रमाइला लोक भाकाहरू तपाईँका रोजाइका भाकाहरू बजाइराखेका छौँ कोही मित्र हुनुहुन्छ यतिखेर आफ्नो भाका आफ्नो रोजाइको भाका सुन्नका लागि आइसक्नु भएको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते दादा को बोल्दै हुनुहुन्छ कहाँदेखि पार्वती लामा पार्वती लामा के छ पार्वतीजी तपाईँको नयाँ नौलो खबर ठिकठाक छ है अनि के गर्दै हुनुहुन्छ आज भोलि बसी नै हो है अनि खाजा खानुभयो पार्वती खाइसक्नु भयो है अनि आज कुन भाका आफ्नो रजाइमा पार्नु भएको छ भनिसक्नु भयो है अनि यो भाका कसलाई सुनाउन चाहनुहुन्छ पार्वतीले मेरो ठाउँमै बसिरहेको के सुनेर राधिका राधिकाको लागि अनि मेरो भाइ राजुको लागि अनि दिदी शान्ति लामाको लागि अनि केटिएममा बस्नुहुने के अरे मिलन चेपाङको लागि अनि तपाईँको लागि कन्टिन्यू दादाको लागि अनि हुन्छ पार्वती आउनुभयो आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते पार्वती लामा हुनुहुन्थ्यो कोराकदेखि यतिखेर पार्वतीजीको यो भाका हामी तपाईँको माझमा राख्दैछौँ पशुपतिमा रात बित्यो कुल्टे फेर्न देख्न मन लाएर बसेको छु बाटैमा आएर आज पनि दिन बित्यो बाटो आज पनि दिन बित्यो बाटो हेर्दा हेर्दै सपारीमा आउँछौ र देख्छु भनेको यस्तै यस्तै थियो यो मार्मिक भाका हामी तपाईँको माझमा राखिसकेका छौँ कार्यक्रम रोजैमा लोक भाकाको व्यवसायमा छौँ प्रविधिमा रिजन र राज अनि तपाईँकै आफ्नै साथी म सुभाष छु यतिखेर कोही मित्र हुनुहुन्छ आफ्नो रोजाइको भाका रोज्नका लागि आइसक्नु भएको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि बकुलहरबाट को भन्नुभयो गणेश आचार्य गणेशजी बोल्नु भएको छ है हजुर हजुर गणेशजी हजुर के छ तपाईँको खबर भन्नुहोस् बसी बसाल गर्मी बढिरहेछ हिँड्न गाह्रो भइरहेछ यस्तै यस्तै छ भनेपछि तपाईँको सुनाउने के छ हाम्रो पनि एकदम ठिकठाक छ गणेशजीहरूको माया पाइराखेका छौँ हाम्रो के हुन्छ र है गणेश हजुर त्यही त अनि गणेशको खाजा भयो अब एकछिनपछि खाने है हजुर हजुर अनि आज कुन भाका आफ्नो रोजैमा पार्नु भएको छ गणेशले भनेपछि तपाईँले भनिसक्नु भएको छ है हजुर हजुर अनि यो भाका चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ गणेशले सबभन्दा पहिला म सुन्न चाहन्छु त्यसपछि मेरो साथी सुशील चालिसे सुनिल खनाल र सुजन पोखरेलको लागि स्पेसल हुन्छ गणेश आउनुभयो आगामी दिनहरूमा पनि आउँदै गरौँ आउँदै गर्नुहोस् माया गर्दै गर्नुहोस् भन्न चाहन्छु अहिले भने छुट्टिन्छौँ नमस्ते गणेश हुनुहुन्थ्यो बकुलहरबाट रोदी घरमै गाँस र बास बिदा माग्ने ल भन्ने यस्तै यस्तै छ ठिकै छ अब के गर्ने अब उताबाट नै बिदा माग्ने ल भनेर पनि भनिसकेका छन् रिजनले अब हात हल्लाइराखेका पनि छन् अब बिदा माग्नुपर्छ कति बोलेको कति बोलेको भनिराखेका छन् उताबाट भने तापनि के गर्ने है यस्तै हुँदो रहेछ अझै पनि मसँग तपाईँहरूसँग चाहिँ बोल्न मन लागेको छ तपाईँका रोजाइका भाकाहरू अझै पनि बजाउन मन लागेको छ तर के गर्नुहुन्छ र हामीलाई चाहिँ समयले नेटो काटिसकेको छ उताबाट अघि नैबाट भनेका रिजनले बिदा माग्नुपर्छ बिदा माग्नुपर्छ अब बिदा मागेर जानुपर्छ भनेर ठिकै छ अब भने बिदा माग्छौँ रिजा त्यतिको अब हात हल्लाउनु चाहिँ पर्दैन आज जम्मा जम्मी छजना साथीहरूले हामीलाई कल गर्नुभयो देवराजजी हुनुहुन्थ्यो मकावनपुरदेखि त्यस्तै दुर्गा सापडा कान्छी नारायणघरदेखि हुनुहुन्थ्यो दिनेश परियारजी आउनु भएको थियो पर्सादेखि त्यस्तै पर्सुना कार्की बकुलारदेखि आउनु भएको थियो पार्वती लामा कोरागदेखि र अन्तिममा गणेशजी आउनु भएको थियो बकुलारदेखि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छौँ ज जसले फोन गर्नुभयो ज जसले फोन गर्दा लागेन तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ ज जसले इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष रेडियो अर्पण ट्युन गरेर सुन्नुभयो तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि नै एक हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ यतिन्जेलसम्म मेरो मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि साथ दिने मेरा साथी रिजन र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै जाँदा जाँदै गणेशजीको रोजाइको भाका तपाईँको माझमा राख्दै तपाईँको आफ्नै साथी सुभाष ढकाल पनि ओजेल पर्छु नमस्ते मनको नाचौँ सानो छ्याउरे